Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन फेर्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर ठुलो जर्मनी अफसेट मेसिन हाइडल र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल नेपाल र बीच सबै सन्धि सम्झौता पुनरावलोकन गरी नयाँ ढंगमा द्विपक्षीय सम्बन्ध अगाडि बढ़ाउन दुवै मुलुक सहमत भएका छन् परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डे र भारतीय समकक्षी सुषमा बीच दुई देशको घनिष्ठता थप बलियो र क्रियाशील बनाई अगाडि बढ़ने सहमति पत्रमा हिजो हस्ताक्षर भए लगतै छब्बीस बुधे प्रेस वक्तव्य जारी भएको छ दुई छिमेकी बीच तेइस वर्षपछि तेस्रो परराष्ट्र स्तरीय बैठकले यस्तो प्रक्रिया अगाडि बढ़ाउन परराष्ट्र सचिवको संयोजकत्वमा दुवैतर्फमा पाँच पाँच सदस्य रहने प्रबुद्ध समूह तयार गरी दुई वर्षभित्र कार्ययोजना बनाउन निर्देशन गरेको छ यसैबीच सन् उन्नाइस सय पचासको सन्धि र समग्र द्विपक्षीय विषयलाई वर्तमान यथार्थमा ल्याउन परराष्ट्र सचिवलाई निर्देशन राष्ट्रसंघ सुरक्षा परिषदमा भारतलाई सघाउने मध्य पहाड़ी राजमार्गको काम अगाडि बढ़ाउने रेल सड़क निर्माण तथा भौतिक पूर्वाधारमा भारतले सहयोग गर्ने टनकपुर पुल निर्माण द्रुत अगाडि बढ़ाइने पञ्चेश्वर परियोजनालाई गति दिने लगायतका विषयमा सहमति भएको छ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेका उपसमितिले संविधान सभा बाहिर रहेका दललाई संविधान निर्माणमा सहभागी गराउन वार्ता शुरू गर्दैछ आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा गठन भएको उपसमितिले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदसँग वार्ता गर्न लागेको छ त्यसका लागि उपसमिति अन्तर्गतको वार्ता टोली इलाम पुगेको छ अबको केही बेरमै इलामको चियाबारी कटेजमा वार्ता हुने परिषदका इलाम अध्यक्ष डम्बर लिम्बुले जानकारी दिनुभएको छ उपसमितिले नेकपा माओवादी लगायतका अरू राजनीतिक दलसँग पनि वार्ता गर्ने जनाएको छ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले अरूण पूर्वका नौ जिल्लालाई स्वायत्त राज्य बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको छ व्यवस्थापिका संसदको बैठक आज बस्दैछ दिउँसो संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश हुनेछन् यसअघि व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत विधेयक छलफलका लागि पेश हुने र नयाँ विधेयक पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ यसअघि स्थानीय स्वायत्त शासन निजामती सेवा र राष्ट्रिय युवा परिषद सम्बन्धी तीन विधेयक पनि प्रस्तुत भइसकेका छैनन् विनियोजन विधेयकमाथिको छलफलमा ढिलाइ भएपछि नियमित विधेयकमा छलफल हुन लागेको हो संसदको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ विषादी कम प्रयोग गरेर पनि तरकारीबाट राम्रो उत्पादन लिन सकिने भएकाले यसतर्फ ध्यान दिन कृषि विज्ञले किसानसँग आग्रह गरेका छन् विज्ञहरूका अनुसार खेतबारीको तयारी गर्ने बेलादेखि नै प्राङ्गारिक मलको प्रयोग बढाउँदै जाने हो भने विषादीको कम प्रयोगबाट नै धेरै तरकारी उत्पादन गर्न सकिन्छ सरकारले ठाउँ ठाउँमा सञ्चालन गरेको कृषक पाठशालामा पनि प्राङ्गारिक तरकारी खेतीबारे जानकारी दिने गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ मन्त्रालयका सहप्रवक्ता टेक प्रसाद लुइटेलका अनुसार नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गरेर प्राङ्गारिक मलको प्रयोग र जैविक विषादी बनाउने तरिकाबारे जानकारी लिन सकिन्छ आज पैंसठौं हलो क्रान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ तत्कालीन जहानिया राणा शासन विरूद्ध लमजुङ डाँडाका ब्राह्मणहरूले दुई हजार छ साल साउन एघार गते सामूहिक रूपमा हलुजोती सामाजिक क्रान्तिको उद्घोष गरेका थिए पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी मुखिया हरिभक्त पौड्याल मायानाथ पौड्याल श्रीकान्त अधिकारी सहित सत्ताइसजना ब्राह्मणले दुध डाँडा छ अर्च्यालिनीको माटेगरामा सामूहिक रूपमा हलो जोतेर सामाजिक क्रान्तिको थालनी गरेका थिए राणा शासनको विरोधमा त्यति बेला दूर डाँडामा हलो जोतेपछि यो अभियान तनहु कास्की र धादिङसम्म फैलिएको थियो हलो क्रान्ति दिवसको अवसरमा हलो क्रान्ति नेपाल तथा तुयानाथ स्मृति प्रतिष्ठानले आज लमजुङको दूर डाँडामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ स्वर्गीय तोयानाथ अधिकारी लगायतले हलो जोतेकै खेतमा आज विचार गोष्ठीको पनि आयोजना गरिएको छ त्यस्तै कविता वाचन प्रतियोगिता पनि आयोजना गरिएको प्रतिष्ठानका सचिव दीपक पौडेलले जानकारी दिनुभएको छ यसैबीच हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले सामाजिक क्रान्तिका अगुवा स्वर्गीय तोयानाथ अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ त्यस्तै हलो क्रान्ति दिवसलाई राष्ट्रिय दिवस घोषणा गरी सरकारी तौरबाट देशभर मनाउन पनि प्रतिष्ठानले माग गरेको छ इजरायल चौबिस घण्टा युद्ध विराम गर्न सहमत भएको छ संयुक्त राष्ट्रसंघको आग्रहलाई स्वीकार गर्दै इजरायलले चौबिस घण्टाका लागि युद्धविराम गरेको छ तर प्यालेस्टाइनी लडाकु संगठन हमासले पालना नगरे आफ्नो सेनाले पनि आक्रमण गर्ने इजरायलले स्पष्ट पारेको छ हमासले भने थप आक्रमणको तयारीका लागि इजरायल युद्ध विराम गरेको भन्दै इजरायली सेनाले गाजा नछोड्दासम्म र विस्थापितले घर फर्कने अनुमति नपाउँदासम्म युद्धविराम अस्वीकार गरेको छ बाह्र घण्टाको युद्धविराम सकिए लगतै हमासले तीनवटा छोटो र दुईवटा लामो दूरीका रकेट इजरायलमा प्रहार गरिसकेको छ बीस दिनमा इजरायलले गरेको आक्रमणमा एक हजार भन्दा धेरै पालिस्तानी नागरिकको ज्यान गएको छ हमासको आक्रमणमा चालिसजना इजरायली मारिसकेका छन् र भारत र इङ्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदैछ नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट खेल शुरू हुनेछ भारत महेन्द्र सिंह धोनीको कप्तानीमा रहँदा इङ्ल्याण्ड एलिस्टर कुकको नेतृत्वमा हुनेछ पाँचवटा टेस्ट क्रिकेटको श्रृंखलामा भारत एक शून्यले अगाडि रहेको छ पहिलो टेस्ट बराबरीमा टुङ्गिएको थियो भने दोस्रो टेस्ट भारतले एक सय पञ्चानब्बे रनले जितेको थियो हौस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल फेर्सको आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत